श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरै मानिसले जस्तो कर्म गर्दछ त्यस्तै प्रकारको फल भोग गर्दछ अभिमानको कारणले जुन गल्ती मानिसबाट हुन्छ प्रायश्चित पछाडि त्यसबाट उत्पन्न भएको पाप पनि मोक्ष हुन्छ पापबाट पनि मानिसले मुक्ति पाउँदछ अब प्रायश्चित पनि कसरी गर्ने हो त्यो कर्मले नै निर्धारित गर्दछ कतिपय आफूले गरेका गल्तीहरू सामान्य प्रायश्चितबाट नै मुक्ति पाइन्छ भने कतिपय यस्ता गल्तीहरू हुन्छन् जो गरे पश्चात फल नभोगी सुख नै पाइँदैन आदरणीय श्रोता यस्ता धेरै गल्तीहरू छन् जसको परिणाम अन्ततोगत ब्रह्मले नै निर्धारित गर्दछ र यसको फल भोग्नको लागि जन्म जन्मान्तरसम्म यो चलि नै रहन्छ कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि त्यहाँ उपरान्त चन्द्रावती ब्राह्मणीले भगाएका आठ रोटी मध्ये चार रोटी नाग्ने पाए त्यो रोटी लिएर यस्तो अपूर्व रोटी कसले बगाएछ म घर नगएको बाह्र वर्ष बितिसकेछ यो रोटी मेरी स्त्रीलाई नखुवाई म एक्लै कसरी खाऊ अब घर गएर दुई दुई रोटी बाँडी खाउँला भने घर जान भने हिँडे अर्को चार रोटी संयोगले नागिनीले फेला पारिन् यस्तो असल रोटी कसले बगाएछ मेरा स्वामी परदेश गएको बाह्र वर्ष भयो कहाँ गए केही थाहा छैन उनलाई खाना नदिई एक्लै म कसरी खाऊ यस्तो विचार मनमा उठ्यो र खबर गर्दै जाँदा साली नदी र समुद्रको दोभानमा श्री सोस्थानी परमेश्वरीको प्रसादका प्रभावले नाग र नागिनीको भेट भयो नागिनीले साह्रै हर्षमानी हे स्वामी तपाईँ निष्ठुर भएर मलाई एक्लै छोडी यतिका दिनसम्म कहाँ बस्नु भएको थियो आज मेरो भाग्यको उदय भयो र हजुरको दर्शन पाए कसैले बगाई पठाएको यो अपूर्व रोटी पाएँ तपाईँलाई नखुवाई एक्लै कसरी खाउँ दुई दुई रोटी बाँडी खाउँला भनी गण्डकी नदी नाला सबैतिर खोजी गर्दै आए आज हजुरको दर्शन मिल्दा बडो सन्तोष भयो लो खान होस् भनेर दुई रोटी दिइन् त्यो रोटी देखेर नाग भन्दछन् हे स्त्री यस्तै चार रोटी मैले पनि पाएको छु तिमीलाई नखुवाऊ नखुवाई कसरी खाऊ दुई दुई रोटी बाँडी खाने इच्छाले आएँ तिम्रो मुख देखेर सन्तोष भयो लौ खाऊ यति भनेर दुई रोटी दिए दुवै स्त्री पुरुषले खाइसकेपछि नागिनी नागका काखमा बसे आनन्द मनाए तब नाग भन्दछन् हे प्रिय बाह्र वर्षसम्म बिछोड भएका यस्तै रोटीका प्रभावले आज हाम्रो भेट भयो जसले यो रोटी बगाई पठायो त्यसको भोलि नै इच्छा सिद्धि होस् लक्ष्मी प्राप्त हुन् शत्रु नाश हुन् भने अनिको आशिष दिए यसरी आफ्ना पति नागको आशिष सुनेर नागिनी भन्दछिन् हे स्वामी त्यसैलाई म पनि आशिष दिन्छु नवग्रहले पीडा नदिउन् त्यस्तै प्रसन्न रहन् भूत प्रेतहरूले पनि पीडा गर्न नसकुन् राज्यलक्ष्मी त्यसका बसमा हुन् फेरि हामी चाहिँ पति पत्नी छुटेका भए पनि चाँडै नै भेट होस् भनिन् यसरी चन्द्रावती ब्राह्मणीलाई आशिष दिएर नाग नागिनी आफ्ना आफ्ना घरतर्फ लागे त्यहाँ उपरान्त लामण्डे देशका नरनारी साली नदीमा स्नान गर्न जाँदा एक्लै बसेकी चन्द्रावती ब्राह्मणलाई देखि तिमी देव कन्या विद्याधर कन्या नाग कन्या अथवा स्वर्गकी अप्सरा को हो यसरी यहाँ किन बसेकी भनेर सोधे लोकहरूको कुरा सुनेर हे जनता हो म देवकन्या कन्या अप्सराहरू कोही होइन वरुणपुरकी स्वामी नाम गरेकी ब्राह्मणकी पुत्री चन्द्रावती नाउँ गरेकी हुँ अनि गोमा ब्राह्मणीका पुत्र नवराज जो यस लावण्य यस देशका राजा हुन् लाभण्य देशका राजा जो नवराज उनको म पत्नी हुँ हिजो स्वर्गका अप्सराले यहाँ स्वस्थानी परमेश्वरीको व्रत गरेर मैले पनि उनीको संसर्गमा व्रत गरेँ राति जागराम गरी भनिन् लावण्य देशका लोकले आश्चर्य माने यो कुरा हो होइन भनी निर्णय गर्न नवराज राजा छेउ पुर्याउने सल्लाह गरे अनि ती लोकहरू नवराज महाराजका सामुनि पुगी हे महाराज भनेर चन्द्रावतीले भनेको सबै कुरा बिन्ती चढाए साली नदीको तीरमा एक्लै बसेकी छिन् यो कुरा के कसो हो विचार होस् यस्तो आफ्ना प्रजाले भनेको सुनेर नवराजले आफ्ना पत्नी चन्द्रावतीलाई सम्झे हे लोक हो तिमीहरूले भलो कुरा भन्यौ चन्द्रावती ब्राह्मणै मेरो स्त्री हो राज्यको मदले बिर्सिराखेको थिएँ अब तिमीहरू गई डाकेर ल्याऊ भने नरवाहन पालकी नाना वस्त्र अलङ्कार दिएर पठाए अनि मन्त्रीलाई डाकेर हे मन्त्री मेरी धर्मपत्नी चन्द्रावती साली नदीको तीरमा बसेकी छिन् सिन्दूर यात्रा गरेर आफू समेत भई दरबारमा ल्याउने काम गर यति पनि आज्ञा दिए अनि म पनि लिन आउनु छु भनेर भने फेरि मेरो सवारीका निमित्त पनि तयारी गर्न लगाऊ भने मन्त्रीको मन्त्रीले राज आज्ञा सुनेर हवस् भने लोकहरू लिएर आफै साली नदीका तीरमा गए मन्त्रीले गएर चन्द्रावतीलाई दण्डवत गरेर हे महारानी नवराज राजाले हजुरलाई लिन पठाउनु भएको हो यो पालकी वस्त्र अलङ्कार ल्याइदिएको छु यो पहिरी चाँडै सवारी होस् भने मन्त्रीका यस्ता कुरा सुनेपछि स्वामीलाई सम्झेर हे स्वस्थानी परमेश्वरी मेरा पतिसित चाँडै भेओस् भेट होस् भनेर हिजो व्रत पूजा गरे थिए आज प्रत्यक्ष दर्शन पाउने भए हे करुणामय भक्त मत्सल तपाईँलाई कोटी कोटी नमस्कार छ पापिनी नाम भई दुःखको समुद्रमा बसिरहेकीलाई पार गर्नुभयो हे त्रैलक्यकी मालिक हजुरलाई कोटी कोटी नमस्कार छ तपाईँका कृपाले अब म पनि रानी हुन लागे भनेर हर्षले गदगद हुँदै वस्त्र अलङ्कार पहिरी पालिकीमा बसी लोक समेत भई लावण्य देशतर्फ हिँडिन् सहर बाहिर पुगेपछि लावण्य देशका स्त्रीहरूले आफ्नो घरबार छोडी सारा हेर्नको लागि बाहिर निस्के अनि नवराज राजाले पनि सिन्दुर यात्रा गरी चन्द्रावतीलाई आफ्नो दरबार अन्तपुरमा लिएर गए इति श्री स्कंद पुराणे केदारखण्डे भाग महात्मे कुमार अगस्त्य संवादे श्री स्वस्तानी वर्धकथ्यां चन्द्रावती राजगृह प्रवेश नाम तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितोदारकथा प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् You.